छत्तिस साना काजीका उर्दीमा जग खन्ने दिन बिहान काभ्रोका पाटामा माझीहरू भेला त भए तर त्यहाँ उनीहरूको यो भेला एउटा यस्तो घुम्मिएको बादल झैँ लाग्दथ्यो जो वर्षने बिन्दुमा पुगेर पनि कुनै प्रबल कारणले रोकिएको छ सबैका आँखामा कता कता एउटा आशंका र आतंकको भाव अन्तर्निहित झैँ देखिन्थ्यो कसैका हातमा कामका हतियार कोदालो छाँदै कोदाली थिए तर अधिकांशका हात खाली देखिन्थे माझीहरू त्यहाँ सबै एउटै जमघटमा नबसेर छुट्टा छुट्टै झुण्ड बनाएर बसेका उभिएका थिए सुबिते नारायणका डफ्फा ठुलो जमघटबाट केही पर आफ्नो डफ्फा प्रष्ट छुट्टिने गरी बसेको थियो त्यस डफाका अनुहारका नसामा भयोलिनको तारमा झैँ तन्काई प्रष्ट देखिन्थ्यो आँखामा एउटा कुनै खास क्षण या खास कुराको पर्खाइको उत्तेजना थियो यीभन्दा बाहेक अरू माझीहरू पनि एउटै डफामा नभएर बाँडिएर डफा डफा बनाएर बसेका थिए प्रत्येक समूहबाट एउटा अस्पष्ट सुनिने माहुरीको भुन भुन झैँ सुनिन्थ्यो कुनै पनि वाक्य वाक्यांश स्पष्ट सुनिन्नथ्यो एक अर्कासँग घोलिएर एउटा आवाज एउटा ध्वनि मात्र बनेको थियो तर यो ध्वनि पनि अदृष्टको आशंकाले भिजेको चाहिँ लाग्दथ्यो मध्यान्न हुन निकै बाँकी थियो मध्यान्नको समय शिलान्यासका लागि ज्योतिषीहरूले साइत दिएका थिए तर पनि आज बिहानको सूर्य निकै प्रखर भएर आकाशमा उठे झैँ सबैले अनुभव गरिरहेका थिए मध्यान्न हुने केही मात्र अगाडि भेला भएका झुन्ड झुन्ड माझीहरूमा त्यहाँ एक्कासी एउटा लहर झैँ आएको देखियो बुधुने माझी र हरे तिवारी काजीका ठुला घरबाट यतै आउन लागेका देखिए यी दुईका दर्शन मात्रले त्यहाँ माझीहरूका अनुहारमा नजाँदिँदो खाले घृणा र एक किसिमको वितृष्णा उम्रेको देखियो अनि त्यसै बखत पूर्वपट्टि क्षितिजको टाउकामाथि झुलिरहेको खैरो बादलको एक थुङ्गा फुल बडो वेगले हुर्दै उत्तर पश्चिम आकाशमा सङ्ग्रह लिन थालेको देखियो माझीहरूमा प्रत्येकले आफूभित्र एउटा चिसो सिरेटोको अनुभव गरे किन तिम्रो अझै काममा नगएर खोकिलामा हात घुसाएर बसेका बुधुने माझी माझीका भिडमा घुसेर अकडिएको स्वरमा कुर्ल्यो मानौ ऊ नै त्यहाँ काजी घरानाको सर्वे सर्वा हो हकवालो हो किन बोल्दैनौ तिमीहरू बुधुनेले स्वरमा अझै चर्काइ ल्याएर भन्यो तिमीहरूले के ठाने साना काजीको हुकुम हो झट्टै लाग काममा सहरदेखि ल्याएका थुप्रो पैसा तिरेका डकर्मी सिकर्मीलाई खाली हात राखेर रा। उनीहरूका ज्याला कसका बाबुले भर्छ त को होस् साना काजीले झैँ अकडेर बोल्ने हामीसँग बुधुनेको यो बिना कामको भ्यागुती फुलाइ त्यहाँ धेरैलाई मन पर्दैन बुढाखाडा पनि उसको यो टुप्पो चढाइमा बेखुसी थिए अस्तिसम्म उनीहरूकै घरमा एकमुठी पिठोको पैँचोको लागि झिङ्गा भुनभुनाझैँ भुनभुनाउने सर्किनी मजिनीको छोरो यो सिँगाने माझी अहिले सानाकाजीको थोत्रो जडाउडी भिर्न पाएर आफूले निकै ठुलो मान्छे हुँ भन्छ आफ्नो औकात हेरेर कुरा गर हामी काममा जान्छौँ जाँदैनौँ हैकम गर्ने त को होस् कि धेरै हवेली बन्न लाग्यो हो के भन्यो दीर्घे काका बुद्रिने निकै चर्को भएर बोल्ने दीर्घमान माझीपट्टि उन्मुख भयो देखाइदिउँला तिमीलाई म को हुँ म त्यसै आएको होइन सानाकाजीका हुकुमले बुझ्यौ छान बुढा भएका यी बिस्केका बाछापाडा पाडा मालिकको निमेकको सोझो गर्लान् भन्दामा त झन् यिनै बुढाहरू पो त हौस्याउँछन् ए यी भाँडाहरूलाई बुदुनेको अप्रत्यक्ष आरोप ठेगानामा गएर धस्यो बुढाहरूको बुढाहरूको एक टप्फा हवेलीको जग खन्न डकर्मीहरूले नाप जाँच गरेर ठिक्क पारेको थलोतिर बढ्न तर्खराए यो देखेर युवा समूहमा एकदम उत्तेजना फैलियो उनीहरू ती बुढाहरूका सामु आएर डटे हिरे माझी एक खासी कुर्ल्यो क्या हो बुढा हो कता यही हो तिमीहरूले गरेका बाछा कुबुल यस जैरे दुई दिनको मुता न्याना मख परेको बुदुने थारूका हप्कीले नै लुर्क परेका तिमीहरू हवेलीसम्म बनाउने कुरा चल्दासम्म त बुढाहरू निचे मारेर बसेका थिए तर काभ्रो पाटोले मात्र हवेलीको क्याम्पा घेर्न नभ्याउने भयो त्यसैले गुन्टे र चाउरे माझीका घर पनि भत्किने भए भन्ने खल भएपछि भने बुढापाका पनि क्षुब्द भए के बुढाकाजीले रैतीको घर बासै भत्काएर आफ्ना हवेली उठाउन लागे त बुढाहरूले विक्षुब्ध स्वरमा समाजमा प्रश्न उठाए समाजबाट बोल्ने मुहमा बुढा थिए जे भानी मलाई एकपल्ट बुढाकाजीसँग रोही कराई गर्ने म्याद हो अनि यसै निदो अनुसार सात दिन अगाडि साँझ पख बुढो भूमा मिजार काजीका सेवामा पुगेको थियो बुढा काजीको अगाडि हनुमान झैँ घोडा मारेर बसेको उसले काजीको दुई माने चिलिमको भार भराउँदो आगोबाट खरानी उडाउँदै समाजमा भएका सबै कुरा बिन्ती बिसाएर कमसेकम चाउरे र गुन्टेका घरबारमा दखल नगरिदिने प्रार्थना गरेको थियो तर बुढाकाजी शारीरिक मात्र होइन मानसिक दृष्टिबाट पनि बुढिसकेका थिए साना काजीका अगाडि अब तेरो मेरो केही जोर चल्दैन भोमा तेरा र मेरा दिन गए रैती र मालिकका बीचको सम्बन्धमा अब भयङ्कर भणखारो पर्दैछ यसलाई पुर्ने उपाय न तसँग छ न मसँग दुई पहराका जुधाइबाट आगो निस्कन्छ र त्यसले डढेलो लागेर कति आबादी कति जङ्गल स्वाहा पार्छ कसले भन्न सक्छ काजीका उदास आँखामा तटस्थ व्यवस्था सुनेर बुढा भुमा निराश भयो उसले यी आँखामा यति व्यवस्था देख्यो उसले मनमा बुढा काजीप्रति श्रद्धा र आतंक होइन दयाको अनुभव गर्यो बाबु र बुढा काजी अब साना काजीको अगाडि उनको केही लाग्दैन यस धरतीको नयाँ मालिक अब सानो काजी अब के गर्ने त प्रश्न उठ्यो माझीहरूमा के गर्ने अब अरू उपाय के छ युवक समूह गर्जियो हामीले पहिले भने हौ चितुवालाई पुराण सुनाएर बाख्रो खान छोड्दैन अब हामी हात बाँधेर बस्ने हेरौँ हामीले जग नखानी माटो नखनी काजीको हवेली कसरी भन्छ अनि सबैजना दुई चारजना बाहेक सबैले लाचारी साथ सबै कुरालाई मान्नु कर लागेको थियो तर आज बुधुने माझीको एउटा तुच्छ हाँकमा माझीहरूको त्यो सङ्कल्प टगमगाएको देखियो माझीहरूको संस्कारको जडताको मुख आत्मधर्म रह्यो तिमीहरूले अन्न खाएर बोलेका कि के खाएर छिटोले जोसमा उम्लेको हिरे एक्कासी गरियो हिजोसम्म एकमत भएर उभिने अठोट गर्ने आज खुट्टा कमाउने तौ त जाओ काममा हिरेको कड्काइले खरेको बाढी झैँ एकोरिएर काम थलोतिर बढेको माझीहरूको गति फेरि टक्क रोकियो फेरि सबैका अनुहारमा अनिश्चितताको रेखा उब्रिए यसै मौकालाई छोप्दै नारायणे माझी अघि बढ्यो बुढा हो यसरी सानो हप्कीले घोडा टेक्न थाल्यो भने त भोलि चाउरे र गुन्टे मात्रै होइनन् तिम्रा छाप्रा पनि उखेलिन्छन् माझीहरू मन्त्रले किलित भए छै रोकिएका थिए हावा बाँधिए छै दिशा बाँधिए छै चारैतिर निस्तब्ध भयो कसैले फेरि शान्त पोखरीमा ढुङ्गाले हानिदिएर पानीमा लहर निस्केछै त्यहाँका निस्तब्ध झुण्डहरूमा बिस्तारै लहर छुटेको देखियो एउटा घामघुम खलबल एउटा मन्द हलचल एउटा संयमित लहर अनि त्यो लहर बिस्तारै सङ्ग्रालिँदै हवेली बन्ने क्षेत्रतिर बढ्दै जानु सट्टा समुद्रको ज्वार किनाराबाट सागरतिर फर्केछै अथवा इन्द्रावतीको छाल बिस्तारै किनाराबाट खोलातिरै फर्केछै उल्टो दिशातिर बढेको देखियो ए ए तिमीहरू फर्केका हेर नि भुतुनीले कड्केर भन्यो तर किनाराको पहरामा ठक्कर खाएर खोलातिर फर्केको छाल लगातार बीच धारातिर बढ्दै गयो माझीका झुण्ड फेरि मूल झुण्डतिर बढ्यो माझीहरूबाट उसको हैकमको यत्रो अवज्ञा गर्ने आँटको आशा गरेको थिएन बुदुनेले किनभने ऊ त्यति बेला आफू नभएर सानो काजी भएको ठानिरहेको थियो तर बुदुनेले देख्यो त्यहाँ न उसको हप्की र दप्कीले काम गर्यो न लोलो पोतोले सायद युगौँदेखि धम्की र खप्कीको बोझमुनि दब्बिरहेका थिचिएर मुर्दा बनिसकेका माझीहरूमा अहिले कसैले सञ्जीविनी छरिदिएको थियो सायद उनीहरूले आफ्नो वास्तविकतालाई अहिले चिनेका थिए आफ्नो हित र अहितको पहिचान गरिसकेका थिए उनीहरूका पाइला बिस्तार बिस्तार आफ्ना झुन्डतिर बढ्दै थिए मानौ साना खोलाहरू ढाप खोलो भुते खोलो झाँडी खोलो इन्द्रावतीको विशालतासँग गएर एकाकार हुन चाहन्थे भने मान तिमहरू खुरुक काममा लाग बुदुनेले अन्तिमपल्ट आफ्नो आदेश प्रसार गर्यो तर यसपल्ट उसको आदेशमा त्यति अकड थिएन आखिर ऊ पनि त यिनै माझीका बीचको उब्जनी न थियो त छुसी जुठो हाड चपाउने लुते कुकुर झैँ किन फुक्छस् हामी जाँदैनौँ कसैका काममा फौजको माझबाट एउटा स्वर उठ्यो अब तपाईँहरू आफ्नो आफ्नामा जानुहोस् यहाँ बस्न काम छैन सोभितेले ललकार्यो यस ललकारले भिडमा फेरि गतिशीलता देखियो आफू आफूमा टिका टिप्पणीको स्वर मौरीको भुनभुन झैँ वातावरणमा घुस्न थाल्यो उनीहरूका पाइला अब त्यताबाट हिँड्न तर्खराए तिमीहरू कता खस्कन थालेका एक्कासी एउटा चट्याङ त्यहाँ बज्रियो माझीहरूका घरतिर उठेका पाइला फेरि रोकिए उनीहरूका आँखा एकसाथ उठे सानो काजी सिउँडी बारको ढिस्कामा यमदूत झैँ उभिएको थियो उसका आँखा भक्कुलाई दिने राङोका झैँ बलेका थिए र उसले आफ्नो शक्तिको एकमात्र आधार बाह्र बोरको बन्दुकको बट धरतीमा दृढता साथ टेकेको थियो नालमा उसको मुठी कसिएको थियो को जाँदैन काममा कसले गरेको यो आँट सानो काजी बन्दुक उठाएर त्यसको घोडा र छेम्बर जाँच्दै गर्थ्यो उसको गर्जाइले माझी समूहमा फेरि आँधीको सिर्जना गर्यो सबका टाउका आँधीले थपड्याएका काँसका फूल छैँ डोलाए उनीहरू एक अर्काका आँखामा त्यस हाँकको जवाब खोज्न थाले अधिकांशका आँखामा फेरि जन्मजात भएर आतङ्कको निरह छाया कामेको अनुहारमा त्रासको निर पोतिएको देखियो ज जसलाई काममा जानु छ खुर्क जाओ अनि ज जसलाई जोरी खोज्नु छ अगाडि सर सानो काजीको हाँकले वातावरणमा तुसारे पानी पोखिदियो क्षणिक आत्मबोध र स्वत्व चेतनाको गर्मीले तातेको रगतमा ठन्डा बरफ दौडियो उनीहरूका कामेका आँखामा काजीका हातको बन्दुकको प्रतिबिम्ब उत्रियो खोलामा उल्टो लहर चल्यो इन्द्रावतीको माझमा एउटा भङ्गालो फाटेर त्यसले उल्टो दिशा पक्रियो माझीका झन्डै तिन चौथाइ सङ्ख्या मूल धाराबाट फाटेर नयाँ बङ्गालोतिर प्रभावित हुन तत्पर देखियो बिस्तार बिस्तार यी तिन चौथाइ पाइलाहरू हवेली क्षेत्रतिर मोडिए यस अप्रत्याशित प्रवाह देखेर सहित अगुवा ठिटाहरू हतप्रभ भए के तपाईँहरू सोभितेको मुखबाट शब्द निस्कन सकेन देख्दा देख्दै तीन चौथाई हातहरू निर्माण स्थलको कोदालो कोदाली पिक साबेल उठाउन लम्के रिमोट कन्ट्रोल रोबोटका हात चाहिँ कति करुण कति निरहता छिनधरी अघिसम्म आफ्नो अन्त चेतनाले प्रेरित अधिकार बोधले निर्देशित माझीका आत्मा सानो काजीको एक डाकुले जड भयो अस्तित्वहीन भयो यस दृश्यलाई बेबस आँखाले हेरिरहेका युवा पुस्ता दिग्भ्रमित भए च्याउरे काका बिर्खे काका सोवेदीको कण्ठबाट पीडा र निराशाले अठिएको स्वर निस्कियो तर उसको स्वर त्यस चढ्दो दिनको शून्य हावामा एउटा सनैको स्वर झैँ कथा पो पिलायो त्यसले हवेलीको जगमा काम गर्न थालेका माझीहरूको शिरसम्म ठाडो पार्न सकेन त्यसै बेला रातमाटे ठाडो बाटोबाट देवराज भनेरू त्यता झर्न लागेको देखियो उसले हिजै त्यहाँको सङ्घर्षको गन्ध पाइसकेको थियो ऊ माझी केटाहरू मार्फत माझी समाजमा बिउजँदो वर्ग चेतनाको खुड्किलो हुँदै आफ्नो महत्वाकांक्षाले धरहरा चढ्ने मिठो सपना देख्दै थियो तर यहाँ आएर त्यहाँको हावाको मन्द गन्ध सुगेपछि त्यहाँको हावाको दिशा ठम्ब्याएपछि उसको हवाई कल्पनामा भूकम्प आयो के माझीहरूले घोडा टेकेछन् ऊ टक्क त्यही जगरको बोटको ढेसको रोकियो के भयो है सोभित त्यहीँबाट देबुले हकार्यो तर सोभितेको जवाबको अपेक्षा उसलाई थिएन किनभने त्यहीँबाट उसले देखिसकेको थियो सानो खाजी आफ्नो चिर परिचित बाह्र बोरे बन्दुक टेकेर अग्लामा अकडिएर उभिएको निर्माण स्थलमा काम चलिरहेको र बाजीका युवा पुस्ता अक्का नबक्क परेका यसैबाट उसले अन्दाज गरिसकेको थियो थर्की पल्टिसकेछ यी जन्म जन्मान्तरदेखिको बन्धुवा संस्कारको मोसो जमेका माझीको ढुङ्गे बुद्धि र आँटबाट यसभन्दा विकल्प के आशा गर्न सकिन्छ देवुले मनमा नै चिडेर आफैसँग भने अनि ऊ घटनास्थलतिर नवरली त्यतैबाट फर्कने सुरले उकालोतिर पाइला उचाल्दै थियो त्यसभन्दा अघिबाटै सानो काजीका आँखा उसमाथि परिसकेका थिए उसलाई यसरी प्रत्यक्ष रूपमा विद्रोही माझी केटाहरूका माझमा पाएर साना काजीको मनमा कहिलेदेखिको घृणा प्रतिहिंसा र क्रोधको राँको एकदम हर्क हर्क्यो यही देवे काठो त हो सबै उपद्रोको मूल यही काठोर त्यो गिरी मास्टरको आड पाएर नै त यी सुँग्रिनेका पाठाहरू दारा देखाउन थालेका कहाँ छ है काठ अङ्गार सल्के छै आँखाले देबुलाई डडाउला छै हेर्दै सानो काजी टुक्रियो उसको हातको बन्दुकको नाल जगरा ढिस्कोतिर तेर्सियो हिम्मत छ भने आइज अगाडि मेरा कन्डा पछाडि यी सुँगुरका पाठाहरूलाई उचाल्दै के को भोग्छस् मैले कसलाई के उचाल्नु पर्छ देवु पाण्डुरीले उहीँबाट टक्क अडेर कराएर जवाब दियो तर उसको स्वर लरबराएको प्रष्ट थाहा हुन्थ्यो त्यसैले ऊ सकेसम्म सानो काजीसँग वाद विवादमा नअल्झी त्यहाँबाट भाग्नुमा नै आफ्नो कल्याण सम्झन्थ्यो आजका जमानामा आफ्ना हकका लागि सबै चतुरा भइसकेका छन् कसैले कसैलाई सिकाउनु पर्दैन हो मलाई थाहा छ काठा सानो काजी दारा बाँधेर हुँकार्दै देवु उभिएको दिशातिर बढ्यो यहाँको यी सबै दृश्य दुई सय गज भरको ठुला घरको बार्दलीमा उभिएका बुढाकाजीका आँखामा एक एक गर्दै गुज्रिरहेका थिए उमेर अस्सीको धक्कामा पुगिसकेका भए पनि उनका आँखा र कानको शक्ति त्यति साह्रो निर्दो भइसकेको थिएन बुढाकाजी घरको बार्दलीमा उभिएर त्यहाँका एक एक दृश्य देखिरहेका थिए एक एक बहस सुनिरहेका थिए साना काजीको एकै खप्कीमा तिन चौथाइ झुन्ड लुरुक्क पारेर निर्माण स्थलतिर डोरिएपछि उनको भित्रको उद्विग्नता केही शान्त भइसकेको थियो र उनको छातीबाट एउटा सन्तोषको लामो सास निस्केको थियो भला उनको हाल हैकमको सूर्यको डुब्ने बेला अझै भएको रहेनछ तर एक्कासी त्यहाँ देवु पनेरुको उपस्थिति र सानो काजीद्वारा उसलाई दिइएको हाँकले उनको मनमा एउटा दुश्चिन्ताको आँधी उठ्यो बुढा काजीलाई आफ्नो छोराको हिंसक स्वभावको राम्री परिचय थियो हातमा बन्दुक लिएर हिँड्ने यसका अगाडि केवल मृत्युको स्वर मात्र प्रष्ट हुन्छ सानैदेखिकै उसको स्वभावमा हिंसक रगतको तेजी देखिएको थियो उसको रगतमै हिंसाको यस्तो लहर दौडिरहन्थ्यो त्यसमा कुनै बखत पनि ज्वार उठ्न सक्थ्यो त्यसैले उसको हातमा बन्दुक र अगाडि चिर शत्रु देव पनुरु भएको यस्तो उत्तेजक स्थितिमा त्यहाँ अहिले कुनै पनि अप्रिय घटना हुनु कुनै आश्चर्य थिएन बुढाकाजीको अन्तर्कामे हो सानेको सनकले अलिकति पनि बिन्दु नाग्यो भने त्यहाँ हत्याकाण्ड हुन केही बेर लाग्ने छैन यो नयाँ घटना पनि हुने छैन किनभने हरिकृष्ण सन्यासीका पालामा त्यो भइसकेको थियो र त्यस्ता अरू पनि कति गुप्त घटना भइसकेका थिए तर यतिखेर त्यस्तो घटना हुन गयो भने त्यो सबैभन्दा अनर्थ हुनेछ त्यो ब्रह्म हत्या पुरेत हत्या जस्तो महापातकी हत्या हुनेछ साना त्यो लोचन बुढाकाजीको कण्ठबाट व्याकुल स्वर निस्क्यो होसमा आइज जोस नगर जे भए पनि त्यो आफ्नै परिवारमा हुर्केको बाहुनको छोरो घोडा पुजेको पुरेत तर बुढाकाजीको स्वरको अन्तिम ध्वनि त्यस भिडको शिरमाथि विलिन हुन नपाउँदै त्यहाँ उनले जुन अनर्थको आशंका गरेका थिए त्यो भइसकेको थियो तै काठो होइनस् यी सुँगुर पाठहरूलाई पुच्छ निमोठेर मतिर डौडानु खोज्ने साना काजीको कण्ठबाट घोर घृणा र दुर्दमनीय क्रोधको हुङ्कार फुट्यो उसको बन्दुकको नाल देबुको छातीतिर उठ्यो घृणा र क्रोधले विवेक अन्धो भएको उसका औँला अनायास बन्दुकको घोडामा कसिए अनि एकाएक परिस्थितिले कुन मोड लिन लाग्यो भन्ने कुराको अन्दाज पनि गर्न नपाउँदै एउटा विस्फोटको आवाज वायुमण्डलमा गुन्ज्यो एउटा धुवाको बादल आकाशमा उठ्यो बन्दुकको नालबाट एउटा शोला निस्केर देवु पनेरुका छातीमा घुस्यो अनि तीव्र पीडाको सहित सानो काजीको चिर प्रतिद्वन्दी भुइँमा लोट्यो र उसको मुनिको धरतीको माटो मनुष्य रक्तले रङ्गिँदै गयो यस अप्रत्याशित हिंसाको घटनाले त्यहाँ भेला भएका सबै एकपल्ट जडबत भए स्तम्भित भए के भयो कसरी कुन पल यो भयङ्कर काण्ड भयो कसैलाई हेक्का भएन सबैका आँखा घोर आश्चर्य र घोर अविश्वासले च्यातिएर जमिनमा छटपटाइरहेको देवुको मृत्यु पीडाले विकृत अनुहारमा जमे स्वयं सानो काजी पनि आफ्ना आँखाभरि अविश्वास लिएर आफ्ना हातको अझै धुवाउँदै रहेको बन्दुकको नालमा क्वार क्वार्ती हेर्न थाल्यो मारिहालिस् नि चाण्डाल एक्कासी बुढाकाजीको कण्ठबाट निस्केको तीव्र चितकारले त्यहाँको त्यस जड स्थितिमाथि तीव्र आघात पारेर वातावरण विभिषिका पूर्ण भएर गतिमा आयो के मारि नै हाल्यो अँ बाहुनका छोराको ज्यानै लियो ए राक्षसले कोलाहल उठेर साना काजीको जड भएको मस्तिष्कलाई पनि झकझकायो अब उसलाई होस भयो क्रोध र घृणाको आवेशमा उसको हातबाट यत्रो जनसमूहको आँखा सामु एउटा भयानक काण्ड भइसकेको थियो उसको आँखाको क्रूरता र हिंसाको भाव मेटिएर त्यसको ठाउँमा एउटा डर र आतंकको लहर खाब्यो ऊ अब त्यहाँबाट कसैसँग एक शब्द नबोली बन्दुक काँधमा हालेर द्रुत बेगले एकातिर हुर्रियो जडबत भएको जनसमूहमा उसलाई रोकेर अपराधको सजाय भोग्दा कानुनको हातमा सुम्पन्ने हेक्का समेत कसैलाई रहेन अनि त्यसै बखत ठुला घरमा करिब करिब चिसो पसिनाले सर्वाङ्ग ल्यापल्याप्ती भिजेका बुढाकाजी काटेको मुडो ढले झैँ पलङमा ढले